कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाल बनाउन नेपाली जातिलाई उठाउन र नेपाली भाषालाई बचाउन नेताले भन्दा व्यापारीले भन्दा ठूलो आँटले योगदान पुर्याएका श्रष्टा साधकमा समर्पित कालजयी नेपाली गीतहरूको विशेष सनद अजर अमर गीतहरूमा सबभन्दा पहिला मेरा प्राविधिक मित्र सन्दीपलाई अभिवादन टक्र्याउँदै आजको कार्यक्रममा यहाँहरू सबैलाई शालीन अभिवादन यो प्रस्तोता प्रकाश सामीको आजको कार्यक्रम एक सय तेत्तीसौं श्रृंखलामा यहाँलाई सगर्व स्वागत गर्दा आज दुईजना श्रष्टाप्रति यो कार्यक्रम समर्पित छ सबभन्दा पहिला रेडियो नेपाल स्थापना कालदेखि नै संगीतकारका रूपमा सम्बद्ध र रेडियो नेपालमा गायिका तारा देवीलाई पाइला टेगाउने संगीतकार उस्ताद भैरबहादुर थापाको हिजो जन्मदिन परेको हुनाले उहाँलाई जन्मदिनको यो पुण्य तिथिमा सम्झना गर्दै आज भैरबहादुर थापालाई हार्दिक श्रद्धांजलि सहित उनकै संगीतमा रहेको यादव खरेलको शब्दमा रहेको प्रेमध्वज प्रधानको यो स्वरबाट कार्यक्रमको अंक आरम्भ गर्न चाहन्छु जस्तै नहो तर निर्दो भएर रुनु हुन्न माया गर्ने मानिसको आँसु यति सस्तो हुनु दुःख सुख त यस्तै नहो दुःख सुख यस्तै नहो तर निर्दो भैर, रुनु हुन्न माया गर्ने मानिस आँसु यति सस्तो हुनु न दुखा, दुखत यस्तै नहोस् बाटो हिँड्दा बाधाका कति कति पहाड चढ्नु पर्छ यो बाटो हिँड्दा बाधाका कति कति पहाड चढ्नु पर्छ दुःखको री लखेटे दुख कोरी ले लखेटे पहरो भएर अड्नु पर्छ दुःख सुख त यस्तै नहो तर निर्दो भएर रुनु हुन्न माया गर्ने मानिसको आँसु यति सस्तो हुनु न दुःख सुख यस्तै न विक्रम सम्बत उन्नाइस सय बयासी असार सोह्र गतेका दिन चाँगु साना गाउँमा पिता पद्मबहादुर पराजुली थापा र माता कृष्णमायाको घरमा भैरबहादुर थापाको जन्म भएको थियो भैरबहादुर थापाका तीन छोरी भुवन थापा शान्ति थापा र संगीता थापा जो नेपाली संगीत जगतमा अत्यन्त चर्चित कलाकारहरू हुन् भुवन थापा पहिलो नेपाली चलचित्र आमाकी नायिका हुन् भने शान्ति र संगीता लामो समयसम्म बाल गीतमा सक्रिय थिए भने अब दुवैले भजन र आधुनिक गीत गाएर सांगीतिक जगतमा अर्कै किसिमले प्रवेश गरेका छन् भैरबहादुर थापाका छोरा महेश थापा जो चर्चित अभिनेता थिए उनकै नाटक भित्र अलमलिदामा दिव्य खालिङको संगीतमा नारायण गोपालले यो भाग्यले कस्तो खेल खेल्यो यस्ता गीत गाएका थिए भैरबहादुर थापा नेपाली समाजमा दुईजना हुनुहुन्छ एकजना उस्ताद भैरबहादुर थापा पराजुली र एकजना उस्ताद भैरबहादुर थापा मात्रै उस्ताद भैरबहादुर थापा जो जीवित हुनुहुन्छ र उहाँका छोराहरू सम्राट थापा महाराज थापा संगीत संयोजक छन् भने आज हाम जन्मदिन परेका भैरबहादुर पराजुली थापा जसको अभिनय हामीले चलचित्र मनको बाँधमा हेर्न पाएका थियौं मनको बाँधमा उनी र उनका छोरा भएर खेलेका तीर्थ शेरचनले एउटा हास्य श्रृंखला बनाएका थिए दुवै बाउ छोराले एउटै केटी मन पराउने र त्यसमा सम्वाद यस्तो थियो बाउ भन्छन् तेरो आमा भएर आउँछ छोरा भन्थ्यो हजुरको बुहारी भएर आउँछ यस्तो खालको एउटा हाँस्य श्रृंखला थियो भैरबहादुर थापाको भैरबहादुर थापाले आफ्नै हातले समातेर सानी बालिका तारादेवीलाई रेडियो नेपालमा प्रवेश गराएर तारादेवीको पहिलो गीत रेकर्ड पनि भैरबहादुर थापाले नै गराएका थिए दुई हजार एघार सालमा भरिवार थापाले तारादेवीसँग युगल गीतहरू गाएर डिक्स रेकर्ड पनि गरेका थिए उनी कलकत्ता गई हिन्दुस्तान रेकर्ड कम्पनीमा धेरै गीत रेकर्ड गरेका थिए भने विक्रम सम्बत दुई हजार छब्बीस सालमा रेड नेपालद्वारा आयोजित लोकगीत प्रतियोगितामा भैरवार थापाले प्रथम स्थान प्राप्त गरेका थिए यसै गरी विक्रम सम्बत दुई हजार चौतिस सालमा आयोजित संगीत सम्मेलनमा उत्कृष्ट संगीत रचनामा पनि उनले प्रथम स्थान प्राप्त गरेका थिए भैरबहादुर पराजुली थापा गायक संगीतकार र अभिनयका क्षेत्रमा चिर परिचित कलाकार थिए आजका चर्चित महजोडीका हरिवंश आचार्यले कान्तिपुरी नामक सिरियलमा भैरबहादुर थापाको अभिनयको नकल गरेर ख्याति कमाएका थिए आँखा झिमझिम गर्ने र सबैलाई ओह्रालोबाट हेर्ने जुन शैली थियो त्यो भैरबहादुर थापाको थियो र भैरबहादुर थापासँगै हरिवंश आचार्यले आफ्नो अभिनयको जीवन शुरू गरेका थिए र पछि हरिवंश आचार्य अर्का भैरवाद थापाको भैरव नृत्य दलमा पनि हाँस्य अभिनेताका रूपमा आबद्ध भए भैरवाद थापाकै संगीतमा मवि शाहको रचनामा फतेमान राजभण्डारीको स्वरमा यो अर्को गीत धरको दिदीले जो दियो लेखी कहाँ मेटिन्छ त्यो तस्बिर जसै दिलमा भनिन्छ त्यो धरको विधिले जो दियो नेपालीलाई परेको यो दुःख यो सम्वेग यो पीड़ा अझै पनि सही नसक्नु छ आज पर्वतकी रानी दार्जीलिङमा नेपालीहरूको बेहाल छ रातभरिको पहिरोले कैयौं नेपालीलाई बगाएको छ र शोकाकुल छन् नेपाल बाहिर भारतका भारतीय नेपालीहरू यसबारेमा गान्तोक सिक्किमबाट अजर अमर गीतहरू कार्यक्रमका बारेमा लेख्दा चिरञ्जीवी नेपाल लेख्नुहुन्छ प्रकाशजी नमस्कार आज हाम्रो दार्जीलिङ पहाड़ रोइरहेको छ प्राकृतिक प्रकोपको कारण लगातार वर्षा र पहिरोले त्रसित पहाड़वासी धेरै त्रसित छन् लगभग जनाले ज्यान गुमाइसके त्यसमध्ये कति त भर्खर विवाहित नवदम्पति त्यसमध्ये कति त भर्खर विवाहित नवदम्पति कति संचारकर्मीहरू पनि थिए मिरिक र कालिम्पोङमा ज्यानमालको नोक्सान भएको पनि तीन घण्टामा गान्तोकबाट सिलगुडी पुग्ने बाटो जताततै ध्वस्त छ मानिसहरू दश घण्टा लगाएर यात्रा गर्न परिरहेछ यो कार्यक्रम सुन्ने समस्त मार्फत हामी हार्दिक सम्वेदना र सहानुभूति व्यक्त गर्न चाहन्छौ भनेर चिरञ्जीवी नेपालले लेख्नु भएको छ चिरञ्जीवीजी यहाँलाई धेरै धन्यवाद यो शोकको घड़ीमा नेपाली जहाँ जता सुकै रहे पनि हाम्रो हार्दिक सहानुभूति र हाम्रो प्रार्थना र अन्तर्हृदयबाट एउटा पुकार छ सुख होस् शान्ति होस् र भगवानले रक्षा गरून् यी कामनासहित अब आजको अजर अमर गीतको अर्को श्रृंखलामा हामी चर्चा गर्नेछौ आज बाँचेका भए अस्सी वर्ष पुग्ने नेपाली संगीत आकाशका एक उज्जवल नक्षत्र कवि गीतकार नाटककार कथाकार हरिभक्त कटवाल हरिभक्त कटवालका जीवनका अनेक पर्दाहरू छन् कोही उनलाई बुझ्छन् कोही उनलाई बुझ्दैनन् उनका जीवनका बारेमा जोकहरू प्रहसनहरू टुक्काहरू पनि प्रशस्त छन् हरिभक्त भनेपछि रक्सी भन्नेहरू पनि छन् हरिभक्त भनेपछि लापरवाही जिन्दगी भन्ने पनि छन् गालिबन शैलीमा हरिभक्त कटवाल काठमाडौँका गल्ली गरीहरूमा कैयौं पटक कुटाई खाएर कैयौं पटक लड़ीबुडी खेलेर कैयौं पटक अपमानित भएर बाँचे र उनले अन्तत दुई हजार सडतिस साल भदौ पच्चीस गतेका दिन आफ्नै जन्मभूमि आसामको डिब्रुगढ़मा गएर प्राण त्यागे उनले नेपाललाई पठाएको अन्तिम चिठी थियो बौदलको हार हाम्रो हार हो म थाके नेपालमा क्रान्ति हुँदा जनमत संग्रह भन्दा पहिला छत्तीस सालको आन्दोलन हुँदा सड़कमा ओर्लने कवि मध्ये थिए हरिभक्त कटवाल र कटवाल आज बाँचेका भए अस्सीका हुन्थे तर उनी पैंतालिसका हारहारीमै बिते तर उनले लेखेका गीतहरू सयौं वर्षका लागि पनि चर्चित भएर बसे चाहे त्यो नारायण गोपालको पोखिएर घामको जुल्काभरि सङ्गारीमा चाहे अरू लामाको हाँगा हाँगा पातभरि वैंश फुलेछ अझै पनि हरिवत कटवालका गीतहरू रेकर्ड भइरहेका छन् गुन्जिरहेका छन् नेपाली संगीतको इतिहास एक वर्ष पुगिसक्दा पनि हरिभक्त कटवालको गीत युवा पुस्ताले गाउन छोडेका छैनन् आजको कार्यक्रमको हरिवत कटवाल विशेषलाई शुभारम्भ गर्नेछौ युवा पुस्ताका चर्चित संगीतकार प्रवीण बराइलीले एक सय सातौं वर्ष नेपाली संगीत पुगेको उपलक्ष्यमा रेकर्ड गरेको हरिवत कटवालको गीतको त्यो पंक्ति र त्यसपछि हरिवत कटवालकै रचनामा रेड नेपालमा रेकर्ड भएको उनको पहिलो गीतको पंक्ति सँगै प्रसारण गर्नेछौ गायक शैलेश सिंह र गायिका अन्जु सिंहको स्वरमा त्यो दिन ढलेर के भो यो रात पनि ढल्छ अनि पूर्व जगमा गाई एक पति बल्छ त्यो दिन ढलेर के भो अनगिन्ती फुल फुल्छन् अनगन्ती कण्ठ खुल्छन् अनगिन्ती फुल फुल्छन् अनगन्ती कण्ठ खुल्छन् अनि हाम्रो चाहनाको एक चञ्चल बतास चल्छ अनि पूर्व जगमा गाई एक दिव्यापति बल्छ त्यो दिन धरेर के भयो आजको दिन हरिभक्त कटवालको जन्म भयो आसाममा आसाम त्यति बेला अलग्गै एउटा मुलुक थियो र यो पछि भारतमा गावियो आसाममा बिहु नाच आसाममा अखोमिया संगीत लोकलयका वाद्य वादनहरूको व्यापक विशालता थियो तर नेपालीहरूको अवस्था दुर्बल थियो आसाममा दाउरा चियापत्ती अलैंची विभिन्न किसिमका खेतीका कारण प्रसिद्ध आसाममा नेपालीहरू एक किसिमको शरणार्थी जीवन बिताइरहेको बेला आसामबाट भविलाल लामी लामिछाने जुद्धवीर राणा जस्ता कलाकारहरू आए भने त्यसै गरी कविका रूपमा हरिभक्त कटवाल गायिकाका रूपमा अन्जु सिंह जस्ता गायिका आइन् भर्खरै अन्जु सिंहको स्वर अम्बर गुरूङको संगीतमा हरिभक्त कटवालको शब्दमा हरिभक्त कटवाल आसाम हुँदा आफूलाई हरिभक्त प्रवासी नामबाट लेख्थे र उनी हरिभक्त कटवाल नेपाल आएपछि उनी स्वभाषी भए तर नेपाल उनलाई त्यति पचेन नेपालमा उनी एउटा निबन्ध प्रतियोगितामा भाग लिन आएका थिए त्यति बेला नेपाल आउने सिधै बाटो नभएको हुनाले भारतको भैरवपुर हुँदै नेपालगंजबाट नेपाल पसेका थिए हरिभक्त कटवाल अनुराधा कोइराला रत्ना लामिछाने नगेन्द्र शर्मा यी धेरै व्यक्तिहरू त्यति बेला आएका थिए ती जो त्यति बेला आए त्यसमध्येका थिए एक सार्थक र सादृश्य व्यक्तित्व भएका हरिवत कटवाल जसलाई नारायण गोपालले ठट्टैमा उनलाई म पाइटवाल तपाईं कटवाल भनेर व्यङ्ग्य गर्थे हरिवत कटवालका प्रशस्त जोकहरू छन् उनका रक्सीका बारेमा उनको बौलठीपनका बारेमा उनको लापरवाहीका बारेमा तर दुःख पनि प्रशस्त थिए हरिवत कटवालका काठमाडौँको रञ्जना सिनेमा हलको पछाडि उनी एउटा होटलमा बस्थे संगम नामको त्यो होटल निकै लोकप्रिय थियो र त्यो होटलमा कुनै दिन आफ्नो कोठाबाट बाहिर गमला सुकाउँदै गर्दा वा गमला बाहिर राख्दै गर्दा उनले घामको स्पर्श आफ्नो संहारमा देखेपछि लेखेको कविता पोखिएर घामको झुल्काभरि संहारैमा अम्बर गुरूङको संगीतका कारण नारायण गोपालको स्वरका कारण एक उच्च आकर्षणमा पुग्यो नारायण गोपालदेखि अहिलेका युवा पुस्ताका गायक शैलेश सिंहसम्मकाले हरिवत कटवाललाई गाइरहेका छन् गाइरहेका छन् गाइरहेका छन् उनी बंगालीका कवि नजरूल इस्लाम जस्तै वा उनी बंगालीका कवि रविन्द्रनाथ ठाकुर जस्तै एक नेपाली जनजीवनमा उच्च आकर्षण भएका गीतकार थिए आज हरिभक्त कटवाललाई सम्झना गर्दै हाम्रो फेसबुकमा सुशीला सिलवालले लेख्नु भएको छ अजर अमर संगीत यात्रामा हरिभक्त कटवाल त्यसै गरी साउलिन श्रेष्ठ लेख्नुहुन्छ कार्यक्रमको पर्खाईमा कवि हरिभक्त कटवालमा श्रद्धा सुमन सुभाष ढुङ्गेल लेख्नुहुन्छ जन्मदिनको हार्दिक शुभकामना स्वर्गीय हरिवत कटवाल दाईमा नसोध मलाई कहाँ दुख्छ घाउ म जो छु ठिकै छु बिथोल्न नआऊ यही नामबाट एउटा नाटक पनि मञ्चन भएको थियो दुई हजार एकचालिस सालमा काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानको मञ्चमा मलाई नसोध कहाँ दुख्छ घाउ यही नाटकमा आजका चर्चित अधिवक्ता एवं अधिकारकर्मी सपना मल्ल प्रधानले हरिवत हरिभक्त कटवालकी पत्नीको भूमिका निर्वाह गरेर चर्चित हुनुभएको थियो हरिभक्त कटवाल कविहरूमा पहिलो व्यक्ति थियो जसको बायोपिक कथामा नाटक मञ्चन भएको थियो हरिभक्त कटवाल व्यापक पिउँथे उनी रक्सी पिउँदा छाडा हुन्थे कहिलेकाहीँ कुटाई खान्थे कहिलेकाहीँ उनले हात जोडेर पोखिएर घामको झुल्का लेख्ने गीतकार मै हुँ भनेर जोगिनु परेको पनि छ तर उनका बारेमा प्रशस्त जोकहरू पनि छन् उनी कहिले नबज्ने ट्रान्जिस्टर बोकेर हिँड्थे र मान्छेलाई भन्थे म क्रिकेट सुन्दैछु र उनी क्रिकेट सुनेको जस्तो अभिनय गर्दै गर्दै बोल्न मन नभएका मान्छेबाट पार लाग्थे कहिलेकाहीँ उनी आफ्नो डेराको ढोका खोल्न नसकेर हलिरहेका हुन्थे ढोका बाहिर र उनको छिमेकीले भने खोइ दाई चाबी मलाई दिनुहोस् म खोलिदिन्छु तपाईँ अलि बढी हल्लिनु भएको रहेछ कटुवाल भन्छन् होइन भाइ म त ठिकै छु यो घरलाई चाहिँ यसो समाइदिनुहोस् त चाबी त म आफै खोल्छु नि यस्ता थिए हरिवत कठुवाल जोक हाँस्य पीड़ा सबैका बीचमा उनले लामो दुःखको जीवन बाँचे र आफ्ना छोरा दिगन्त छेत्री र छोरी दिव्यालाई उनले जिन्दगीमा कुनै सुख दिन सकेनन् त्यसको पश्चाताप उनले अन्तिम पटक काठमाडौँ छोड्दा हामी माझ व्यक्त गरेका थिए माझ मेरा मित्र अच्युत घिमिरे बुलबुलको आग्रहमा हरिवत कटवाललाई मैले आफैले देखेको र आफ्नो अनुभवको आधारमा प्रस्तुत गर्नेछु अब हरिवत कटवालको शब्दमा अर्को गीत प्रस्तुत छ यो गीतमा स्वर छ स्वर सम्राट नारायण गोपालको जो हरिवत कटवालका अत्यन्त प्रिय मित्र र मनपर्ने गायक थिए कटवाल भन्थे नेपालसँग दुईजना नारायण गोपाल भइदिएको भए हामीलाई भारतको कुनै पनि गायकले सुन्न सक्दैनथ्यो तिनी नारायण गोपालले गाएको अम्बर गुरूङको संगीतको कटुवालको यो गीत चित्तमनमा आँखाले मात्र को गन्न सक्छ को गन्न सक्छ विक्रमाब्द उन्नाइस सय बयानब्बेको असारको यही दिन जन्मिएका हरिभक्त कटवाललाई आसामका मान्छेहरू अत्यन्त श्रद्धाले आदरले हेर्थे हाम्रा कवि मुरारी सिगदेलहरू आसाम भ्रमण गर्दा त्यहाँ हरिभक्त कटवाल मात्र एकजनाको प्रतिमा देख्दा आश्चर्यचकित भएका थिए आसामबाट अर्का चर्चित लेखक लीलाबहादुर छेत्रीले बसाई हाम्रो लागि दिनुभयो र कटवालले धेरै गीतहरू दिनुभयो हरिभक्त कटवालले नाटक स्पष्टीकरण त्यसै गरिकन कथा संग्रह लामो कविता र उनको चर्चित कविता यो जिन्दगी खै के जिन्दगी वा उनका मुक्तकहरू नेपाली साहित्यमा लोकप्रिय छन् हरिवत कटवाल कुनै कार्यक्रममा कविता वाचन गर्न बनेपा जाँदैथे थिए भर्खर काठमाडौँमा चक्रपथ अर्थात चाइनिज रोड बन्दै थियो उनले गाड़ी रोक्न लगाए ड्राइभरलाई र वर्लेर कराए कस्तो दुर्भाग्य नेपालीहरूको सबैले हरिबहादुर कटवालको तमासालाई हेरे उनले भने यो ड्राइभर पञ्जाबी गाडी जापानिज बाटो चाइनिज अनि हामी बित्थामा नेपाली किन चढेको यो गाडीमा त्यस्ता पीड़ादायक कुरामा व्यङ्ग गर्न सक्थे हरिबहादुर कटवाल उनको एउटा कविताको अंश छ नरोक ती बच्चाहरूलाई जो किताब बोकेर अघि बढ़दैछन् जो भविष्यका नेपाल हुन् यो कविता अहिले काठमाण्डुमा स्कूलहरूमा कलेजमा कोर्स बुकमा पढाइन्छ वा हरिवत कटवालको त्यो कविता त्यतिकै लोकप्रिय छ भैँचालोमाथि लेखिएको वा उनको त्यो कविता रहर बा म स्कूल जान्न त्यहाँ मरेका मान्छेहरूको इतिहास पढाइन्छ यी धेरै रचनाहरूका माझ हरिवत कटवाल चर्चित छन् तर काठमाडौँमा उनको जीवन कहिले सुखकर भएन उनी अन्तिम पटक काठमाडौँबाट देश छोडेर बाहिर जाँदै थिए वा नेपाल छोडेर बाहिर जाँदै थिए र उनले सभागृह पछाडिको बस पार्कमा बस चढ्ने बेलामा उनले भने मैले सबै कुरा छोड़े, अब नेपाल पनि छोड्दैछु तर जाने बेलामा एकपटक लास पेग भनेर उनले आफ्नो कोटको खल्तीबाट रक्सी झिकेर पिए त्यो सायद उनले नेपालको आँगनमा पिएको अन्तिम रक्सी थियो आसाममा उनको स्वास्थ्य उपचारका निम्ति यहाँ केही साहित्यकारहरूले रकम संकलन गरेर चार सय रूपियाँ पठाइदिएका थिए त्यो चार सय रूपियाँ पुग्दा नपुग्दै हरिबद कटवालको देहान्त भइसकेको थियो कटवालको जीवनमा रक्सी बाहेक अन्य पनि विषादका कुराहरू थिए उनी साथीभाइबाट धेरै धोखा खाइरहन्थे उनी अपमानित भइरहन्थे उनलाई कसै कसैले राम्रो बाचा गरिदिन्थ्यो यो काम मिलाइदिउँला त्यो काम मिलाइदिउँला उनी त्यही का आश्वासनमा ऋणहरूमा बाँधिन्थे र त्यही ऋणको जगडमा उनले आफ्नो जीवनलाई आत्महत्यातिर उन्मुख बनायो हरिभक्त कटवाललाई जीवनभर धेरै पैसाको समस्या भएन जहिले पनि उनलाई दसदेखि पन्ध्र रुपियाँको समस्या हुन्थ्यो र त्यति पैसा भयो भने उनी स्वर्गै देख्थे किनकि उनलाई पुग्ने गरी पिउने मात्रा पुग्थ्यो थिए हरिभक्त कटवाल उनका गीतहरू अन्जु सिंह अरूणा लामा नारायण गोपाल अम्बर गुरूङ र पछिल्लो पुस्तामा उदय सोताङ साधना सरगम र शैलेश सिंहसम्मले गाएका छन् हरिभक्त कटवाल अजर अमर छन् यसबारेमा कोइराला के के लेख्नुहुन्छ नेपाली संगीतको इतिहास सय वर्ष एक सय दस वर्ष मात्र होइन होला बरू रेकर्डेड गीतको इतिहास चाहिँ होला भनेर लेख्नु भएको छ अवश्य पनि यो रेडियोको कार्यक्रम रेकर्डेड गीतकै कुराकानी भएको हुनाले मैले त्यही मूल्याङ्कनमा उन्नाइस सय पैंसाठी विक्रमावद्ध पछिका गीतहरूको मात्र कुरा गर्दा हामी एक सय दसको हारानीमा पुगेका छौं अब संगीत त यो पृथ्वीमा मान्छे जन्मेदेखि नै शुरू भएको हो त्यसकारण त्यसको इतिहास त यसै गरी भन्न सकिँदैन होला कोइरालाजी यहाँको सुझावको लागि धन्यवाद त्यसै गरी अनिल अधिकारी लेख्नुहुन्छ लाग्दैछ हरिवत कटवालको समाजमा कार्यक्रम आज विशेष यसै गरिकन अर्का मित्रले लेख्नु भएको छ कालजै नेपाली गीतहरू अजर अमर गीतहरू सुन्दै गर्दाको अवस्था हरिवत कटवाललाई सम्झेर भूषण भूषाल केपीले लेख्नु भएको छ गोकुल सापकोटाजीले पनि हरिवत कटवाललाई हार्दिक श्रद्धासुमन अर्पण गर्दै आफ्नो चर्चा व्यक्त गर्नुभएको छ हरिभक्त कटवाललाई नेपाली जनसमाजमा स्थापित गर्ने संगीतकारका रूपमा अम्बर गुरूङ एक नम्बरमा पर्दछन् अम्बर गुरूङले पियानोमा संगीतबद्ध गरेको मेरो यो गीतमा जो मूर्छना छ त्यो तिमी होइनौ को भन्न सक्छ सम्भवत पहिलो पटक नेपाली गीतमा स्वर सम्राट नारायण गोपालले उच्छ्वास शब्दको उच्चारण गरेका थिए र यो उच्छ्वास शब्द यति गाह्रो मानिन्थ्यो गायकहरूले यसलाई गाउँदा माइकमा पफ आउँछ भनेर बाङ्गो बसेर गाउँथे तर नारायण गोपाल बाहेक धेरै वर्षपछि अर्का एकजना युवा गायकले गाएका छन् जसको गीत मैले आज बजाइसकेँ उच्छ्वास शब्दको प्रयोग र मूर्छना शब्दको प्रयोग संगीतमा धेरै हुन्छ संगीतमा जुन किसिमको हरकत मुर्की फिर्कीहरू हुने गर्छन् त्यसलाई संगीतको मूर्छनामा अलगै नाम दिइन्छ यो सायद धेरै कम गीतकार संगीतकारले प्रयोग गर्ने शब्दमा पर्छ यसका लागि हरिवत कटवाल अत्यन्त श्रद्धेय पात्र हुन् हरिवत कटवालले काठमाडौँमा रूपरेखा मासिक पत्रिकामा काम गरे जुन ढोका टोलमा यसको कार्यालय थियो उनले त्यो जागिर छोडे कारण छिँडी चिसो भएको हुनाले खुट्टा सुन्नियो भनेर हरिभक्त कटवाल त्यो कामबाट भागे र उनी प्रज्ञा प्रतिष्ठानमा पनि प्रुफ रिडरको रूपमा आबद्ध भए त्यही बेला कविता प्रधान पत्रिका कविताको प्रुफ रिडर उनी थिए तर त्यहाँ पनि उनलाई जमेन उनी त्यो जागिर छोडेर फेरि आसाम गए कटवालको दुवै देश आफ्नो हुन सकेन न आसाम न काठमाण्डु तर उनी दुवै देशलाई माया गर्थे कहिले उनले त्यो आसाम फर्किँदा आमामा फर्किआए भन्ने कविता लेखेका छन् कहिले यहाँ नेपाल आउँदा भोलिको नेपाल भन्ने कविता पनि लेखेका छनृ तर हरिवत कटवालको एउटा विशेषता के थियो भने उनी कही कतै पनि कापी पाए भने कविताको पंक्ति लेख्न सक्थे आजको यो कार्यक्रम चलाउँदै गर्दा उनले मेरो डायरीमा लेखिएको अन्तिम कविता म अझै पनि कण्ठस्थ सम्झिन्छु कस्तो बाटो हिँडिएछ फूल कतै देखिएन काँडा धेरै थिए होलान् पाइला त्यहाँ टेकिएन मध्य रातको एकाकीमा कोही मलाई पर्खी भन्छ कोही मलाई पर्खी भन्छ मेरो छाया भनेर मलाई लाग्थ्यो यो कविता हरिवत कटवालले मेरी डायरी मात्र लेखेको थियो तर होइन रहेछ पछि मैले बम्बईमा पनि एकजना कलाकारको डायरीमा देखेँ तर यो कविताको सम्पूर्ण पंक्ति मैले आफ्नो डायरीबाट साभार गरेर केही वर्ष अगाडि रंजित गजमेरको संगीतमा एक नयाँ गायकले गाएका छन् गीत सामान्य रूपमा रंजित गजमेरले आफ्नो क्षमताले रेकर्ड गरेका छन् तर हरिवत कटवाल दाईलाई सम्झिँदा यो कविता लेख्दा उनले मसँग मागेको रकम पनि मैले चुक्ता गर्न सकेको थिइनँ आज हरिभक्त कटवाल विशेष कार्यक्रम तयार पार्दा यी सबै कुराहरू एक चलचित्र जस्तै दृश्यमा आउँछन् हरिभक्त कटवाललाई काठमाण्डुमा सबैभन्दा मनपर्ने गलीहरूमध्ये हसन कमलाक्षी भोटाइटी जहाँ धेरै जस्तो सानो सानो रक्सी पसलहरू हुन्थे र उनी न्यू रोडमा मातेर हिँड्दा आनन्द लिन्थे र न्यू रोडमा उनी हिँडेको माथि कवि भरतराज शर्मा मन्थलीले लेखेका छन् हरिभक्त कटवाल न्युरोडमा हिँडे गण्डकी खोलासरी भन्ने कविता पनि निकै चर्चित छ हरिभक्त कटवालको अर्को गीतको प्रसंग जुन गीतलाई हरिभक्त कटवालको देहान्त भएपछि दार्जीलिङका संगीतकार मणिकमल छेत्रीले संगीतबद्ध गरे र गाएका अरूणा लामाले गाइन् अरूणा लामाले साथीहरूका साथमा रेकर्ड गरेको यो गीत हरिभक्त कटवालको शब्दमा मणिकमल छेत्रीको संगीतमा अरूणा लामा र साथीहरूको स्वरमा यो गीत हरिभक्त कटवालको जन्मदिनको विशेष सम्झनामा हरिभक्त कटवाललाई मन पराउनेहरू एक पक्षले एक शर्तमा तारिफ गर्थे उनी एक कुशल गीतकार हुन् कुशल कवि हुन् भनेर तर उनको एउटा नराम्रो बानी मानिन्थ्यो संगीतकारहरूको बारेमा उनी एउटै गीत धेरै कलाकारलाई बाँडी हिँड्थे र त्यो गीत संगीत भएपछि थाहा हुन्थ्यो यो त अर्कोले नै गाइसकेको अर्कोले नै गाइसकेको यस्तो घटनाहरू हरिवत कटवालको जीवनमा धेरै भएका छन् हरिवत कटवाल र कवि तोया गुरूङ कवियत्री तोया गुरूङका बीचमा एउटा सानो द्वन्द भएछ हरिवत कटवालले एउटा कार्यक्रममा पछाडि सीटमा बसेर अघिल्लो सीटमा बसेकी तोया गुरूङलाई कागजको डल्लो पोको पारेर टाउकोमा हिर्काइदिएछ र त्यो चिटमा के लेखेछ तोया हे तोया तिमी रहेछौ मकैकी खोया यो पढेपछि तोया गुरूङको कञ्चट तातेछ र उनी तुरन्तै उठेर आएर हरिभद्र कटवाललाई म तपाईँलाई कवि सबै भन्दिनँ म त झापडा हानिदिन्छु भनेपछि हरिभद्र कटवाल र तोया गुरूङको बोलचाल बन्द भएछ यस्ता किसिमका रमाइलोहरूमा हरिपद कटवालको अर्को एउटा दुखान्त प्रतीक पनि छ उनका बहिनी ज्वाई बलराम थापा जो बराठा नामबाट मधुपर्क गोर्खापत्रमा कार्टुन लेख्ने गर्थे उनी केही समय बहिनी ज्वाईसँग पनि बसेका थिए तर दुईका बीचमा राति सँगै बस्नुजेल निकै राम्रो मेलजोल हुने तर पेय पदार्थको मात्रा रसादीको मात्रा बढ़दै गएपछि यी दुवै मध्यरातमा सड़कमा आएर झडा गर्थे त्यसैले पनि उनको कवितामा त्यो आएको होला मध्यरातको एकाकीमा कोही मलाई पर्खी भन्छ भनेर कटवालका गीतमा मध्यरात बिरानी र कहीँ कतै म हराए भने बिरानीमा नखोज्नु जस्ता कुराहरू आउनुको कारण सायद त्यो पनि हुन सक्छ आज हरिवत कटवालका बारेमा राजेश्वर उदयले लेख्नु भएको छ पाल्पाबाट अस्यौं जन्मोत्सवको शुभकामना अति प्रिय कविवर हरिवत कटवाललाई आत्माको शान्तिको कामना सहित मलाई मन पर्ने सायद अत्युत्य नहोला वा म जस्ता हजारौं श्रोताहरूको मन मस्तिष्कबाट कहिले नहट्ने गरी बास बसेका हरिवत कटुवालको कालजय रचना दिव्य खालिङको संगीत दिव्य खालिङको संगीत संयोजन हो राजेश्वरजी यो स्वर सम्राट नारायण गोपालकै संगीत मलाई नसोध कहाँ दुख्छ घाउ उहाँले सुन्न इच्छा व्यक्त गर्नुभएको छ यो गीत अवश्य पनि बज्नेछ तर यति बेला अम्बर गुरूङको संगीत र स्वरमा एउटा गीत छ यो गीतको एउटा आफ्नो इतिहास छ यो गीतमा संगीत संयोजन अम्बर गुरूङका छोरा किशोर गुरूङले गरेका थिए किशोर गुरूङ जो क्लासिकल गिटार अमेरिकाबाट पढेर आएका थिए र त्यसपछि पढेर आउने बित्तिकै उनले संगीत संयोजन गरेको पहिलो गीत अम्बर गुरूङको संगीत र स्वरमा हरिभत कटवालको शब्द बतासले झारेका फुलहरूसँग विरह गोवासुले तिनै फुल पा भरे भेट्न आउला कर्मै कटवाल काठमाडौँमा एउटा सपना बोकेर आएका थिए उनको सुन्दर सपना थियो स्वर सम्राट नारायण गोपालको स्वरमा गीत रेकर्ड गर्ने त्यो सपना नारायण गोपालले पहिल्यै पूरा गर्ने तर हरिवत कटवाल एक उत्साही कवि पनि थिए उनी मञ्चमा कविता भाषण गर्दा जोसिएर भाषण गर्थे हिँड्दा हिँड्दै प्याट्ट फुट्न सक्ने चप्पल जस्तो यो जिन्दगी खैके जिन्दगी जस्ता कविताका कारण उनी लोकप्रिय थिए उनको एउटा मुक्तक साह्रै नै लोकप्रिय थियो मुक्त त ढुङ्गा हुन्छ पर्खाल लगाए पर्खाल हुन्छ मन्दिरमा राखे देवता हुन्छ उनले जिन्दगीमाथि लेखेको मुक्तक त्यस्तै थियो जिन्दगी आधा फाटिएको आधा च्यातिएको चेकबुक जस्तो यस्ता धेरै कविताका कारण लोकप्रिय थिए हरिभक्त कठवाल राजेश्वर उदय लेख्नुहुन्छ कति दुःखद जीवन बिताउनु भएछ कविवर हरिवत कटुवालले जो उहाँको पनि गीतमा झुल्किएकै छन् पीर वेदनाहरू हाम्रो मनका कुराहरू जीवनका अव्यक्त पानाहरू कलमले कोर्नुभयो र संगीतको भाकामा नारायण गोपाल अम्बर गुरूङ शैलेश सिंह अरूणा लामा उदय सोताङ जस्ता मधुर आवाजका धनी धेरैले गाए बहुतै सुन्दर कविताहरू कोर्नुभयो त्यसमध्ये बा म स्कूल जान्न धन्यवाद राजेश्वर उदयजी त्यसै गरिकन हामीलाई ट्विटरमा मेन्सन गर्नुभएको छ युवराज पौडेलजीले धना पौडेलजीले त्यसै गरिकन कोइराला केकेले पनि सबैलाई आभार व्यक्त गर्दै अब हरिवत कटवालको अत्यन्त लोकप्रिय गीत जुन गीत नाटक मलाई नसोध कहाँ दुख्छ घाउ जसलाई अशेष मल्लले निर्देशन गरेका थिए गगन विरई सपना प्रधानले अभिनय गरेका थिए र यो नाटक हेर्न स्वयं नारायण गोपाल मञ्च प्रज्ञा भवनमा आएका थिए र यो नाटक हेरेपछि यो गीतको रेकर्ड भएको थियो यो गीतको रेकर्ड हुँदा नारायण गोपालले दिव्य खालिङलाई कुद्नै नसक्ने गरी लखेटेका थिए किनकि दिव्य खालिङले सही सही ठाउँमा पियानो बजाइरहेका थिएनन् र नारायण गोपाल गाउँदा गाउँदै रिसाएका थिए र यो गीतको बीचमा बादलको जुन इफेक्ट प्रयोग गरिएको छ यो दिव्य खालिङको परिकल्पना हो नामकै भए हुन्छ कवि हर्वत कटवालको चर्चित यो कविताको शीर्षक र नामसँगै आजको कार्यक्रमबाट प्राविधिक मित्र सन्दीप र मलाई र सम्पूर्ण गीतमा साथ दिने कलाकारलाई आभार व्यक्त गर्दै आगामी आइतबार र सोमबार दुई विशेष कार्यक्रम लिएर आउनेछौ